मनिदाएको छैन कोठे फेर्दै तिम्रो दिलमा आगो लाएर जाओ सुकेको दिलमा घेरा हाल छु म आधा कवि छन् आशा सबै लिएर जाओ आओ यादहरू आओ मनिदाएको छैन कोर्टे फिर्दैछु सुकेको दिलमा आगो लाएर निदाएको छैन गोल्टे फेर्दैछु